हाम्रो घर हजुर गएदेखि साँच परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज को छौ भ्रष्टाचारी सिंहदरबारभित्र को को छौ भ्रष्टाचारी सिंहदरबारभित्र देखाउ अब होसियारी सिंहदरबारभित्र को को छौ भ्रष्टाचारी सिंहदरबारभित्र देखाउ अब होसियारी सिंहदरबारभित्र सबका सब मारिनेछौ बच्ने छैनौ कोही सबका सब मारिनेछौ बच्ने छैनौ कोही आए भने बन्दुकधारी सिंह भित्र देखाऊ अब होसियारी सिंह भित्र पुराना दुश्मन मित्र बनी सत्ताकै लागि पुराना दुश्मन मित्र बनी सत्ताकै लागि कति गर्छौ साझेदारी सिंह भित्र देखाऊ अब होसियारी सिंह भित्र धेरै भयो भ्रष्टाचार बिन्ती अब सरकार धेरै भयो भ्रष्टाचार बिन्ती अब सरकार निभाइदेऊ जिम्मेवारी सिंहदरबारभित्र देखाऊ अब होसियारी सिंहदरबारभित्र देशद्रोही भ्रष्टाचारी हुँदा हुँदै अब त झन् देशद्रोही भ्रष्टाचारी हुँदा हुँदै अब त झन् बढ्दैछन् आतङ्ककारी सिंहदरबारभित्र को को छौ भ्रष्टचारी सिंह भित्र देखाउ अब होसियारी सिंह भित्र देखाउ अब होसियारी सिंह दरबारभित्र प्यासी सङ्गीत साहित्य चक्र नेपालीको यही गजल सँगसँगै नमस्कार साथै गजलीय विवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण लाखौँ लाख गजलीय मनहरूमा नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा मार्फत एकैसाथ उपस्थित भएका छौँ पर्दापारीका प्राविधिक सखा शरद सागर देवकोटाको साथमा गजल पुञ्ज कुमाली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम रेडियो कार्यक्रम गजलपुञ्ज रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेघार्ज र सामाजिक सञ्जालमा फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम हो र तपाईँले यस कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार त्यसै गरी हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा र पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित अनलाइन रेडियो चुलीबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ जसका लागि तपाईँले W W W dot Chulachuli online radio dot blogspot dot com login गर्नुपर्ने हुन्छ हामीले गएको साता दसैँ विशेष श्रृङ्खला सञ्चालन गरेका थियौँ जस कार्यक्रमलाई धेरैभन्दा धेरै मित्रहरूले रुचाइदिनुभयो धेरैभन्दा धेरै मित्रहरूले सुनिदिनु भएको थियो र हामीलाई मिठा मिठा प्रतिक्रियाहरू दिनुभएको थियो त्यस प्रतिक्रियाले अझ धेरै हामी हौसिएका छौँ आगामी दिनहरूमा पनि तपाईँहरूको यस्तै माया साथ र सहयोग पाइराखौँ यी अपेक्षा गर्छ रेडियो कार्यक्रम गजल गजलपुञ्ज हामीले दसैँ विशेष जस्तै तिहारमा पनि सञ्चालन गर्नेछौँ कृपया धेरैभन्दा धेरै मित्रहरूले अझ सहभागिता जनाइदिनु होला हामी घर देश र परदेशमा रहनुहुने सम्पूर्ण सम्पूर्ण नेपाली साहित्यलाई माया गर्नुहुने मनहरूलाई समेट्ने प्रयास गर्नेछौँ यो हाम्रो प्रयास निरन्तर निरन्तर रहिरहनेछ हामी कार्यक्रम गजलपुञ्जमा कहिले सामाजिक सञ्जालमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त कहिले पत्रमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त कहिले इमेलमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त कहिले हामी स्रष्टा विशेषमा रहेर एकजना मात्रै स्रष्टाका गजलहरू वाचन गर्छौँ सोही अनुरूप आज हामी एकजना स्रष्टाका गजलहरू लिएर उपस्थित भएका छौँ आजका हाम्रा स्रष्टा को हुनुहुन्छ तपाईँहरूले एकैछिन पर्खाउनु पर्ने हुन्छ त्यसपूर्व आजको गजल गजलपुञ्जको दैलो घार्न चाहन्छु रवि प्राञ्जलको शब्द सुभाष सगमको स्वर सङ्गीतमा भने तबलामा साथ दिँदै हुनुहुन्छ रामतुलले जुनसँगै तिमीलाई माग्न पनि सकिएन जुनसँगै तिमीलाई माग्न पनि सकिएन तिमीदेखि टाढा टाढा भाग्न पनि सकिएन यही साङ्गीतिक गजलबाट आजको गजलपुञ्जको दैलो घर्न चाहन्छु मग्न पानी सकी ना सुन सगी सीने हाय पानी सकी ना तीले देखे टाळा टाळा मग्न पानी واری پان quién त्यसलाई आँखा तिमीले त्यसलाई लाग्न पनि सकिए आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा हामीले यो वसाइमा अत्यन्तै मिठो साङ्गीतिक गजल श्रवण गऱ्यौँ रवि प्राञ्जलको शब्दमा रहेको सुभाष जगमको स्वर सङ्गीतमा र तबलामा साथ दिँदै हुनुहुन्थ्यो रामातुलले जुनसँगै उनीलाई माग्न पनि सकिएन उनीदेखि टाढा टाढा भाग्न पनि सकिएन अत्यन्तै मिठो सुमधुर साङ्गीतिक गजल रहेको थियो नेपथ्यमा बज्दै पनि छ यहाँहरूले श्रवण गर्दै हुनुहुन्छ आज हामी स्रष्टा विशेषमा रहेर सुदूरपश्चिम दिपायल सिलगढी नगरपालिका नौ कलेना डोटीका मित्र चक्र नेपालीका गजलहरू लिएर उपस्थित भएका छौँ आजका हाम्रा स्रष्टा हुन्छ चक्रप्यासी सङ्गीत साहित्य उहाँको साहित्य साहित्यिक नाम रहेको छ भने उहाँको नाम चक्र नेपाली रहेको छ दुई हजार चौन्न साल आठ महिना सात गते पिता काले नेपाली र माता उजैली नेपालीको कोखबाट जन्मनुभएका चक्र नेपाली आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ आजको विषयमा नितान्त हामीले उहाँका मात्रै गजलहरू वाचन गर्नेछौँ अत्यन्तै मिठा मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीले यो बसाइमा पहिलो लहरमा चक्र नेपालीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु म वर्षौँदेखि पीडित छु स्वयं भगवानबाट म वर्षौँदेखि पीडित छु स्वयं भगवानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट वर्षौँदेखि पीडित छु स्वयं भगवानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट आमा मलाई फुलमाला पछि लगाइदिनु आमा मलाई फुलमाला पछि लगाइदिनु पहिले जितेर आउन देऊ युद्धको मैदानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट मैले मेरो जिन्दगीको लक्ष्य यसरी तय गरे मैले मेरो जिन्दगीको लक्ष्य यसरी तय गरे एउटा सर्वसाधारण त्यो मजदुर किसानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट मलाई धेरै कुरा सिक्ने अवसर मिलेको छ मलाई धेरै कुरा सिक्ने अवसर मिलेको छ प्रिय तिमीले गरेको असहनीय अपमानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट वृद्धाश्रममा कैयौँ आमा बुबाहरू भेटिन्छन् वृद्धाश्रममा कैयौँ आमा बुबाहरू भेटिन्छन् वृद्धाश्रममा कैयौँ बुबा आमाहरू भेटिन्छन् पुर्याइएका जबरजस्ती आफ्नै सन्तानबाट पुर्याइएका जबरजस्ती आफ्नै सन्तानबाट वर्षौँदेखि पीडित छु स्वयं भगवानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट सायद निम्तो आउन सक्छ अब चिहानबाट आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ चक्र नेपालीको यो अत्यन्तै बेजोड अनि दमदार गजल वर्षौँदेखि पीडित छु स्वयं भगवान्बाट सायद निम्तो आउन सक्छ अब चिहानबाट अत्यन्तै मिठा मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीले सुन्दर सुदूरपश्चिम दिपायल सिलगढी नगरपालिका नौ कलेना डोटीका मित्र अत्यन्तै मिठा मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ यहाँ चक्र नेपालीको व्यवसायमा अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु व्यवसायमा यो नमुना सरकार झुकाउने सामर्थ्य छ ममा हातमा हतकडी लगाउने सामर्थ्य छ ममा यो नमुना सरकार झुकाउने सामर्थ्य छ ममा हातमा हतकडी लगाउने सामर्थ्य छ ममा अन्याय र अत्याचारका पहाडहरू फुटाउँदै अन्याय र अत्याचारका पहाडहरू फुटाउँदै आगो पिएर ढुङ्गा चपाउने सामर्थ्य छ हातमा हतकडी लगाउने सामर्थ्य छ अनुहार हेर्दै तस्करहरू पत्ता लगाएर अनुहार हेर्दै तस्करहरू पत्ता लगाएर खुल्लम खुल्ला समाउने सामर्थ्य छ हातमा हातकडी लगाउने सामर्थ्य बारुद पिएर अनि काँडाहरू बिछ्याएर बारुद पिएर अनि काँडाहरू बिछ्याएर तरबार माथि निदाउने सामर्थ्य हातमा हातकाडी लगाउने सामर्थ्य छ ममा सबका सामु देशद्रोहीको पर्दाफास गरी सबका सामु देशद्रोहीको पर्दाफास गरी कारागारमा पठाउने सामर्थ्य छ ममा यो नमुना सरकार झुकाउने सामर्थ्य छ ममा हातमा हातकडी लगाउने सामर्थ्य छ ममा हातमा हातकडी लगाउने सामर्थ्य छ ममा आदरणीय गजल मनहरू हातमा हत्कडी लगाउने सामर्थ्य छ ममा यो नमुना सरकार झुकाउने सामर्थ्य छ ममा उहाँको गजलले एउटा देश प्रेम बोलेको छ जल्दो बल्दो समयलाई बोलेको छ र उहाँको कलमले यो टिके नमुने सरकारलाई ढलाउने सामर्थ्य राख्न सक्ने क्षमता पनि राख्दछ मलाई यस्तो लाग्दछ अत्यन्तै मिठा गजलहरू हुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टाले अझ भनौँ भने समय सापेक्षिक रहिरहन्छ नेपाली राजनीतिका लागि समय सापेक्षिक नै रहेको छ यो गजल हामी अत्यन्तै मिठा मिठा गजलहरू वाचन गरिरहेका छौँ यहाँहरूले श्रवण गर्दै हुनुहुन्छ नयुँको नयाँ आवाज रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहरू छ त्यसै गरी हामीलाई अनलाइन मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार त्यसै गरी हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा र पूर्वी नेपालको इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो मार्फत पनि हामीलाई श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रम गजलपुञ्जको बसाइमा बसिरहेका छौँ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीका गजलहरू वाचन गरिरहेका छौँ व्यवसायमा म पुनः चक्र नेपालीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु आवेगमा आएर समस्याको समाधान हुँदैन आवेगमा आएर समस्याको समाधान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन भुलेर पनि तिमी त्यो महफिलमा जाँदै नजानु भुलेर पनि तिमी त्यो महफिलमा जाँदै नजानु जहाँ सर्जक अनि सिर्जनाको सम्मान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन प्रिय मलाई मरे भने त्यहाँ लगेर जलाइदिनु प्रिय मलाई मरे भने त्यहाँ लगेर जलाइदिनु जहाँ म बाहेकहरू कसैको नि चिहान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन कालिदासलाई महामूर्खको उपाधि दिइरहे कालिदासलाई महामूर्खको उपाधि दिइरहे जबसम्म असल कुराको उसलाई ज्ञान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन म परिकल्पना समेत गर्न सक्दैन सरकार म परिकल्पना समेत गर्न सक्दैन सरकार खेलाडी बिना कुनै खेल हुँदैन मैदान हुँदैन आवेगमा आएर समस्याको समाधान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन विश्वास गर्नुहोस् पत्थरहरूमा भगवान हुँदैन आदरणीय गजल मनहरू आवेगमा आएर कुनै पनि समस्याको पक्कै पनि समाधान हुँदै हुँदैन जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ त्यसैले आवेगमा आएर होइन केही सोचेर सम्झेर पाइला अगाडि बढाउनु नै उपयुक्त हुन्छ अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीले गीत गजल मुक्तक कविता आदि आदि कोर्नुहुन्छ उहाँले गीतका शब्दहरू पनि रचना गर्नुहुन्छ अहिलेसम्म बजारमा चारवटा गीतहरू आफ्नै शब्दहरूमा निकालिसक्नु भएको छ बजारमा आइसकेका छन् अहिलेसम्म उहाँका चारवटा गीतहरू बजारमा आइसकेको हामीले जानकारी पाएका छौँ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीका व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ स्वामी शान्तम अर्जुन पोखरेलको शब्दमा सुभाष सगमको स्वर सङ्गीतमा तबलामा रामतुलको साथ रहेको छ म नाचिरहेछु देखाउनु केही छैन म हिँडिरहेछु भेटाउनु केही छैन मनाची रहेछु देखा केही छैन महिडी रहेछु भेटान उनु केही छैन महिडी रहेछु भेटान उनु केही छैन केही छैन महेरी रहेछु मेटा उनु केही छैन मनासी रहेछु देखा उनु केही छैन गीत जिन्दगीको मसुनी रहेछु मसुनी रहेछु सुना उनु केही छैन म रहे रहेछु सुना उनु केही छैन म नाची रहेछु देखा उनु केही छैन केही छैन हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै शान्तम ओ बिलायो महासी आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हामी कार्यक्रम गजल पुञ्जको बसैमा बसिरहेका छौँ यतिखेर मलाई आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दा पारिका प्राविधिक सका शरद सागर देवकोटाले भने मचु आवाज आवाजमा गजल पुञ्ज माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर आज हामी स्रष्टा विशेषमा रहेर सुन्दर सुदूरपश्चिम दिपायालाई सिलगढी नगरपालिका नौ कलेना डोटीका मित्र चक्र प्यासी सङ्गीत साहित्य उहाँको साहित्यिक नाम चक्र नेपालीका गजलहरू वाचन गरिरहेका छौँ अत्यन्तै मिठा अनि बेजोडदार अनि दमदार गजलहरू र समय सापेक्षिक गजलहरू कोर्नुहुन्छ आजका हाम्रो स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीले व्यवसायमा म चक्र नेपालीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जाऊ कलम तरबारलाई सम्झाएर आऊ जाऊ कलम तरबारलाई सम्झाएर आफ्नो औकात र क्षमता देखाएर यो देशका देशद्रोही भ्रष्टाचारीलाई यो देशका देशद्रोही भ्रष्टाचारीलाई आजीवन त्यो कारागार पठाएर जाऊ कलम तरबारलाई सम्झाएर प्रिय यदि म मरे भने चिहानसम्म लगेर प्रिय यदि म मरे भने चिहानसम्म लगेर सलाई कोरी मेरो चिता जलाएर आऊ आफ्नो औकात र क्षमता देखाएर आऊ मृत्युको मुखमा रहेकी मेरी आमाले भनिन् मृत्युको मुखमा रहेकी मेरी आमाले भनिन् जाऊ छोरा पहिला तिम्रो देश बचाएर आऊ जाऊ छोरा पहिला तिम्रो देश बचाएर आऊ आफ्नो औकात र क्षमता देखाएर आऊ रणभूमिमा सारा शत्रुलाई पराजय गर्दै रणभूमिमा सारा शत्रुलाई पराजय गर्दै सिमानामा विजयको झन्डा फरफराएर आऊ जाऊ कलम तरवारलाई सम्झाएर आऊ आफ्नो औकात र क्षमता देखाएर आऊ आफ्नो औकात र क्षमता देखाएर आऊ आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ चक्र नेपालीको यो अत्यन्तै बेजोडनी दमदार गजल जाऊ कलम दरबारलाई सम्झाएर आऊ आफ्नो औकात र क्षमता देखाएर आऊ अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ हामीले यो विषयमा आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपाली चक्र प्यासी सङ्गीत साहित्य उहाँको साहित्यिक नाम रहेको छ उहाँको एउटा कृति पनि प्रकाशनमा रहेको कृति छ संयुक्त मुक्तक सङ्ग्रह सङ्घर्ष उहाँको प्रकाशनमा रहेको कृति हो यो संयुक्त मुक्त सङ्ग्रह सङ्घर्ष हो यो बजारमा तपाईँले खोज्नुभयो भने भेटाउनुभयो भने संयुक्त मुक्तक सङ्ग्रह सङ्घर्ष यसमा तपाईँले आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीका पनि केही मुक्तकहरू भेटाउन सक्नुहुन्छ तपाईँहरूले हामीलाई धेरै पहिला यी गजलहरू प्राप्त भएका थिए समय अभावका कारण हामीले वाचन गर्न सकिरहेका थिएनौँ आज बल्ल मौका जुरेको छ र वाचन गर्दैछौँ किन ढिला गरेछु भन्ने पनि लागिरहेको छ समयको पाबन्दी छ धेरैभन्दा धेरै मित्रहरूका गजल हामीलाई प्राप्त भएका छन् गजलको चापहरू अत्यन्तै रहेको छ हामीलाई भ्याइ नभ्याइ छ हप्तामा एक दिन आउँछ अनि एकजना मात्रै श्रेष्ठका गजल वाचन गर्दा गर्दै एक साता बितिजान्छ अनि कुर्नु पर्ने हुन्छ अर्को साता तबसम्म अर्को श्रेष्ठाको गजलको चाप लागिरहेको हुन्छ ती चापहरूलाई उक्काउँदै उक्काउँदै जाँदा आज बल्ल समय झुरेको छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीका गजलहरू वाचन गरिरहेका छौँ सोही अनुरूप यो बसाइमा चक्र नेपालीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो बसाइमा बनाउनेले त घर बनाए बालुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि बनाउनेले त घर बनाए बालुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि देशको सिमानामा गएर सहिद बनेर मैले देशको सिमानामा गएर सहिद बनेर मैले सपना पुरा गर्नु छ मेरो अनि बुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि अरे मैले यो प्रेमको बाजी हारे कसरी अरे मैले यो प्रेमको बाजी हारे कसरी कहिल्यै हारेकै थिएन बाजी जुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि कति सोझा जनतालाई मात्रै दोष लगाउँछौँ कति सोझा जनतालाई मात्रै दोष लगाउँछौ ठुलै गल्ती लुकाइएको हुन्छ अगुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि जिन्दगीका अप्ठ्यारा सफर जान्दा जान्दै यहाँ जिन्दगीका अप्ठ्यारा सफर जान्दा जान्दै यहाँ गन्तव्य तै गरी हिँड्न रहर गर्छ बटुवा पनि बनाउनेले त घर बनाए बालुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि सायद मेहनत देखेर होला कछुवाको पनि आदरणीय गजल मनहरू दसैँमा अत्यन्तै अर्को मिठो गजल वाचन गऱ्यौँ रेडियो कार्यक्रम गजल पुञ्जलाई तपाईँले विश्वभर सुन्नुहुन्छ र त हामीले विश्वभर छरिएर रहेका नेपाली गजललाई माया गर्नुहुने गजलीय मनहरूलाई हामीले समेट्न सफल भएका छौँ कहिले हामी पूर्वका गजल वाचन गर्छौँ कहिले पश्चिमका गजल वाचन गर्छौँ कहिले मध्यपश्चिमका गजल वाचन गर्छौँ कहिले मध्यमाञ्चलतिरका गजलहरू वाचन गर्छौँ हामीलाई नेपालीभर सुन्नुहुन्छ अझ भनौँ भने विश्वभर सुन्नुहुन्छ धेरैभन्दा धेरै मित्रहरूले हामीले यो दावाका साथ भन्न सक्छौँ र त हामीलाई धेरैभन्दा धेरै मित्रहरूले विभिन्न ठाउँ ठाउँबाट हामीलाई गजल पठाउनुहुन्छ वाचनका निम्ति स्रष्टा विशेषका लागि भनेर अझ भनौँ भने र हामी ती स्रष्टाहरूलाई सम्मान गर्छौँ ज जसले हामीलाई सम्झनुहुन्छ माया गर्नुहुन्छ हामी सम्मानका साथ तपाईँका गजलहरू वाचन गर्छौँ रेडियो कार्यक्रम गजलपुञ्जले अझ भनौँ भने ओझेलमा रहनुभएका स्रष्टाहरूलाई उठाउने काम गर्छ जो जेलमा हुनुहुन्छ उहाँहरूलाई हामीले हाते मालो गरेर अगाडि ल्याउन चाहन्छौँ कोही हुनुहुन्छ भने तपाईँहरूले पनि रेडियो कार्यक्रम गजलपुञ्ज छ है भनेर सम्झाइदिन सक्नुहुन्छ हामी सँगै सहयात्रा गर्नेछौँ व्यवसायमा म पुनः आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो वसाइमा पुरा गर्छु भनी सपना बिरानो सहरबाट पुरा गर्छु भनी सपना बिरानो सहरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट पुरा गर्छु भनी सपना बिरानो सहरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट तिमीले मलाई यतिसम्मको चोट दियो कि तिमीले मलाई यतिसम्मको चोट दियो कि जसको उपचार सम्भव भएन डाक्टरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट मलाई अचेल सबैले घृणा गर्न थाले मलाई अचेल सबैले घृणा गर्न थाले जब म टाढिँदै गए उनका नजरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट जतिसुकै कठिन परिस्थिति आए पनि जति जतिसुकै कठिन परिस्थिति आए पनि म कहिले डगमगाएन त्यो सफरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट मैले जिन्दगीको निर्णय गर्नु अगाडि मैले जिन्दगीको निर्णय गर्नु अगाडि धेरै कुरा सिकेको थिएँ पत्थरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट कति तिर्खाएको रहेछ यो प्यासी पनि कति तिर्खाएको रहेछ यो प्यासी पनि मूल फुटाइदिन्छ यहाँ पानीले बगरबाट पुरा गर्छु भनी सपना बिरानो सहरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट म पनि लक्ष्य लिएर हिँडेको थिएँ घरबाट अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ चक्र नेपालीको अत्यन्तै यो मिठो गजल व्यवसायमा हामी एउटा साङ्गीतिक लहरी श्रवण गर्छौँ क्यार मोतीराम भट्टको शब्द सुभाष गमको स्वर सङ्गीतमा तबलामा हुनुहुन्छ रामतुल रोएर दिन बिताई तारा घनेर राति निठुरी रहेछ तिम्रो पत्थर समान छाती तारा गनेर राति निठुरी रहेछ तिम्रो पत्थर समान छाती रोएर दिन آئے تارا گنے مٹھری تمرو پتھر سمان چاتے روئے دل گئے بھولے متھرا گئے بھولے کب جام کشن کال मथुरा गैर भूले कब कब्जा कृष्ण काला हारे सखी रू गई हारे सखी रू गई लेखेर प्रेम रे सखी मुदै लेखेर प्रेम पाती रोएर दिन बिताए کال رے چمرو کال چم رو دل ہائے کشن کالا کالا छ तिम्रो दिल आदरणीय गजल मनहरू साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो भएको छ भने यो हो देखुरीको पहिलो रेडियो रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगार्ज हामी कार्यक्रम गजलपुञ्जको बसाइमा बसिरहेका छौँ यतिखेर मलाई नेपथ्यबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पारिका प्राविधिक सखा सागर देवकोटाले भने मछु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी आज स्रष्टा विशेषमा रहेर सुन्दर सुदूरपश्चिममा दिपायल सिलगढी नगरपालिका नौ कलेना ढोटीका मित्र प्यासी सङ्गीत साहित्य चक्र नेपालीका गजलहरू वाचन गरिरहेका छौँ हामीलाई टाढाबाट सम्झनु भएको छ अत्यन्तै खुसी लागेको छ हामीलाई धेरैभन्दा धेरै मित्रहरूले प्रत्यक्ष र अनलाइन मार्फत सुनिदिनुहुन्छ अत्यन्तै खुसी लाग्छ हामी कार्यक्रमको आखिर आखिरतिर आइपुगेका छौँ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र नेपालीका अझै केही गजल बाँकी छन् वसैमा चक्र नेपालीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जवाफ देऊ यो सरकार तिम्रो राजधानीमा जवाफ देऊ यस सरकार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा जवाफ देऊ यस सरकार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा बिना सबुत निर्दोषीलाई दोषी साबित गरी बिना सबुत निर्दोषीलाई दोषी साबित गरी पठाइन्छ कारागार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा ललाई फकाई सोझ साझा चेली बेटीमाथि ललाई फकाई सोझ साझा चेली बेटीमाथि दिउँसै हुन्छ बलात्कार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा बाढी पीडित जनताहरूलाई घाँस बास छैन बाढी पीडित जनताहरूलाई घाँस बास छैन दरबारमाथि छन् दरबार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा रातारात माल सामान ओसार पसार गर्दै रातारात माल सामान ओसार पसार गर्दै लगाइन्छ कालो बजार तिम्रो राजधानीमा को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा जवाफ देऊ ए सरकार तिम्रो राजधानीमा जवाफ देऊ ए सरकार तिम्रो राजधानीमा आदरणीय गजल मनहरू को को गर्छौ भ्रष्टाचार तिम्रो राजधानीमा जवाफ देऊ यो सरकार तिम्रो राजधानीमा यही गजल वाचन गर्दा गर्दै आजको लागि समय आखिर भएको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ आजको बसैमा हामीले वाचन गऱ्यौँ सुन्दर सुदूरपश्चिम दिपायल सिलगढी नगरपालिका नौ कलेना डोटीका मित्र चक्रप्यासी सङ्गीत साहित्य चक्र नेपालीका गजलहरू उहाँका गजलहरू वाचन गर्दा अत्यन्तै मजा आयो आजको बसाइमा अत्यन्तै मिठा मिठा गजलहरू कोर्नुहुन्छ आगामी दिनहरूमा तपाईँको कलम अझ निखारियोस् तपाईँको साहित्यिक यात्रा निरवच्छिन्न रहोस् तपाईँ यसरी नै आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउँदै जानुहोस् तपाईँलाई हाम्रो लाखौँ लाख शुभकामना साथै हामीलाई गजल पठाएर सहयोग गरिदिनु भएकोमा मुरी मुरी धन्यवाद दिन चाहन्छु र आजको बसाइबाट विदा गर्न चाहन्छु चक्र नेपालीलाई लौ त आदरणीय गजल मनहरू अब भने हामी पर्छ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नभुल्नुहोला त्यसै गरी तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज नयौको नयाँ आवाज देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज राप्ती अञ्चल दाङ देउखुरी लामाही यही ठेगानामा पत्र पठाउनु भयो भने हाम्रै हातमा प्राप्त हुनेछ र प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन गर्दै गर्दै जानेछौँ त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर पनि तपाईँले हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल फुन्ज भनेर जहाँ बयालिस भन्दा बढी मित्रले लाइक गरेको एउटा पेज भेटिनेछ सोही पेजको म्यासेजमा तपाईँले आफ्ना गजल पठाउन सक्नुहुन्छ र सो पेजलाई तपाईँले लाइक पनि गरिदिनु होला र तपाईँले यो कार्यक्रम यतिखेर सुन्न छुट्याउनु भएको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले हाम्रो कार्यक्रमको पेज रेडियो कार्यक्रम गजलपुञ्जको वालमा पनि भेटाउन सक्नुहुन्छ हामीले त्यता पनि सेयर गर्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ अब भने हामी छुट्टिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक सखा श्रद्ध सागर देवकोटालाई हृदयदेखि आभार प्रकट गर्दै Lee आजको बसेबाट ओझिलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कति खुला पो छन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् रातिको समय छ तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सिर्जनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा चक्र प्यासी सङ्गीत साहित्य चक्र नेपालीको यो गजल वाचन गर्दै बिदा हुन्छु शिलामा लेखेर घरको भित्तामा लेखेर शिलामा लेखेर घरको भित्तामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर शिलामा लेखेर घरको भित्तामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर भाग्य लेख्ने भावीले यो के गर्यो खै भाग्य लेख्ने भावीले यो के गर्यो खै मेरो भागमा पठाएछ सुदामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर बाँचुन्जेल सेवा गर मरेपछि के गर्छौ बाँचुन्जेल सेवा गर मरेपछि के गर्छौ बेकारमा आमा खाली पानामा लेखेर राखेको छु मैले दिलमा बाहमा लेखेर म दोबाटोमा एउटा धर्मशाला बनाउँछु म दोबाटोमा एउटा धर्मशाला बनाउँछु मेरी आमाको नाम मूलढोकामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर आमा तिमीलाई मैले आफूसँग राखेको छु आमा तिमीलाई मैले आफूसँग राखेको छु तस्बिर आँखामा नाम आत्मामा लेखेर शिलामा लेखेर अनि घरको भित्तामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर राखेको छु मैले दिलमा बामा लेखेर जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निदरी